you. जति तिमीलाई हेरे पनि मेरो चित्त बुझ्दैन जति तिमीलाई हेरे पनि मेरो चित्त बुझ्दैन तिमी बिना साली मलाई खाना पनि रुँदैन एउटै घरमा छोरो बत्ती बाल्नै पर्ने भयो साली नक्काली दिदीमाथि माथि बहिनी सौदा हाल्नै पर्ने भयो जति तिमीलाई हेरे पनि मेरो चित्त बुझ्दैन साली मलाई खाना पनि रुच्दैन एउटै घरमा ज्वरो बत्ती बाल्नै पर्ने भो ओइ साली नाकाली दिदी माथि बहिनी सौदा हाल्नै पर्ने भो ओइ साली नाकाली दिदी माथि बहिनी सौदा हाल्नै पर्ने भो तिमीलाई दिदी माथि बहिनी सौदा हाल्नै पर्ने भो देखेको भात पस्किने मै हुँ मान्छे ढङ्ग छैन पाकेको भात पस्किने अलि राम्रो केटा देखे उतैतिर मस्किने एउटै घरमा छोरो बत्ती बाल्दै पनि भयो नक्काली दिदी माथि बहिनी सौदा हाल्नै पर्ने भयो मै हुँ मान्छे ढङ्ग छैन पाकेको भात पस्किने अलि राम्रो केटा देखे उतैतिर मस्किने एउटै घरमा छोरो बत्ती बाल्नै पर्ने भयो साली नाकली दिदी माथि बहिनी सौता हाल्नै पर्ने भयो ओइ साली नाकली दिदी माथि बहिनी सौता हाल्नै पर्ने भयो तिमीलाई दिदी माथि बहिनी सौता हाल्नै पर्ने भयो मैले पनि होसै पाइन यो जवानी छौकेको मैले पनि होसै पाइन यो जवानी छौकेको आसी छैन लौरी जस्तै भयो जेन तिम्री दिदी कराएर आजसम्म गोपी राखे समाजसँग डराएर एउटै घरमा छोरो बत्ती बाल्नै पनि भयो साली नक्काली दिदी माथि बहिनी सौदा हाल्नै पर्ने भयो लौरी जस्तै भयो ज्यान तिम्री दिदी कराएर आजसम्म गोपी राखे समाजसँग डराएर एउटै घरमा छोरो बत्ती बाल्नै पर्ने भयो साली नाकाली दिदी माथि बहिनी सौता हाल्नै पर्ने भयो औ साली नाकाली दिदी माथि बहिनी सौता हाल्नै पर्ने भयो तिमीलाई दिदी माथि बहिनी सौता हाल्नै पर्ने भयो पनि मलाई सुख भएन जति माया गरे पनि मलाई सुख भएन इन्द्रताको झगडाले इज्जत बाँकी रहेन एउटै घरमा छोरो बत्ती बाल्नै पर्ने भयो नाकाली दिदी माथि बहिनी सौदा हाल्नै पर्ने भयो जति माया गरे पनि मलाई सुख भएन इन्द्रताको झगडाले इज्जतमा किराएन एउटै घरमा छोरो बत्ती बल्दै पनि भयो साली नाकाली दिदी माथि बहिनी सौदा हाल्नै पर्ने भयो साली नाकाली दिदी माथि बहिनी सौदा हाल्नै पर्ने भयो तिमीलाई दिदी माथि बहिनी सौदा हाल्नै पर्ने भयो घर